हल्लाकालाई बसेको छ ठुस्के एक दुई प्याकलाई हुस्की <laughs> हिट तानु कन्फिडेन्ट चुलाई! गर्छ मुड लेट्स रॉक! हाँस हेर्नलाई यही पाले आयाको छु फाले नाच हेर्नलाई यही पाले आयाको छु फाले मेटाइदिए नाच मेरी झुमा नाच मेरी झुमा नाच मेरी झुमा नाचिदे छम्छामा नाच मेरी झुमा नाचिदे छम्छामा चारतिर सुने तेरो नाम उर्ल्या छ वल्लो पल्लो गाउँ हे चारतिर सुने तेरो नाम उर्ल्या छ वल्लो पल्लो गाउँ पातलो कम्मर मर्काइदे नाचेर धरती थर्काइदे लगाइदे चम्चामा लगाइ ठुम्का कानका झुम्का छम्काइदे छम्छामा छम्काइदे छम्छामा नाच मेरी झुमा नाच मेरी झुमा नाच मेरी झुमा नाचिदे छम्छामा नाच मेरी झुमा स्वर्ग की अपसरा पानी फेल कसैसँग छैन मेल स्वर्ग की अपसरा पानी फेल न त तो बुढी न कान्ने हो छम छम छम्काइदे छम छम नाच मेरी झुमा नाच मेरी झुमा नाच मेरी झुमा नाचिदे छम छमा नाच मेरी झुमा नाचिदे छम छमा बौलाउने रूप रहेछ तबै त चर्चा खुब रहेछ दुनियाँ बौलाउने रूप रहेछ तबै त चर्चा खुब रहेछ मायाको बतासलाई दे चम्चामा हात किचुने नागै पुणे छम्काइदे छम्छामा छम्काइदे छम्छामा नाच मेरी झुमा नाच मेरी झुमा नाच मेरी झुमा नाचिदे छम्छामा नाच मेरी झुमा नाचिदे छम्छामा काश्मीरी झुमा नाचिँदै छमा